भएको छु जिउँदै मरेको लास भएको छु घिटी घिटी अन्तिम सास भएको छु जिउँदै मरेको लास भएको छु घिटी घिटी अन्तिम सास भएको छु अर्कै जङ अङ्गाली मेरो साथ छोडेपछि अर्कै अङ्गाली मेरो साथ छोडेपछि अनाथ झैँ पार्टीको बासो भएको छु जिउँदै मरेको लासो भएको छु धोका पाउनेहरूको बिचमा आज धोका पाउनेहरूको बिचमा आज म पो सबैभन्दा खास भएको छु घिटी घिटी अन्तिम सास भएको छु अब बाँकी केही रहेन जीवनमा अब बाँकी केही रहेन जीवनमा आफै आफै म आज दास भएको छु आफै आफैमा आज दास भएको छु जिउँदै मरेको लास भएको छु घिटी घिटी अन्तिम सास भएको छु जिउँदै मरेको लास भएको छु बदले उमाना बदले उमा बदले उमाना बदले तो बदले संसार पत्थर झै छाती बनाई आज भएर निष्ठुर हो बदले उमाना बदले उमोटू हर पल को तिम्रई सहयात्री भन्थ्यौ हर पलको तिम्रै सहयात्री भन्थ्यौ मिलन कति दिन हो छुटेर गयो आफै पराई भएर खोइकी कि छैन पवित्र नाता तोड्यौ तिमले बनेर कठोरा पत्थर झै छाती बनाई आज भएर निष्ठुरा भएर निष्ठुर बदल्यो मान बदल्यो छेउ मायाको बस्ती ढलायो आफैले साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका मित्र रिजन केसीसँगै मसु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाहर्च सँगसँगै तपाईँले हामीलाई इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचना साहित्यको साझा फुलबारी भन्न रुचाउँछु म तपाईँकै साहित्यिक सिर्जनाहरू तपाईँकै गीत तपाईँकै कथा कविता हाइको साहित्यका सबै विधाका फुलहरू फुल्ने गर्छन् कार्यक्रम मेरो रचनाको यो फुल फुलबारीमा कार्यक्रम मेरो रचनामा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई वाचन गरेको थिएँ प्रकाश निष्ठुरीजीले सलकपुर तिन इलामदेखि पठाउनु भएको थियो निकै सुन्दर रचना थियो उहाँको जिउँदै मरेको लास भएको छु घिटी घिटी अन्तिम सास भएको छु अब बाँकी केही रहेन अब बाँकी केही रहेन जीवनमा आफै आफैमा आज दास भएको छु आफै आफैमा आज दास भएको छु निकै सुन्दर रचना थियो उहाँको जिउँदै मरेको लास भएका कुराहरू अनि जिन्दगीको अन्तिम साससम्म घिटी घिटी भएर सास फेरिका कुराहरू अनि आफू पार्टीका ती अनाथालयमा बस्ने जुन अनाथहरू हुन्छन् त्यही कुराहरूलाई सम्झिनु भएको छ रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि प्रकाश निष्ठुरीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ मैले पाइरहेको प्रिय मित्र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा सुनेर साथ दिन सक्नुहुनेछ Chisapani Nepal dot blog spot dot कमबाट त्यसै गरी Mohan Bihani dot blog spot dot कमबाट र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघर्सको ब्लगबाट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ र कार्यक्रम मेरो रचनामा तपाईँ पनि आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ साहित्यमा कलम चलाउनुहुन्छ र आफ्ना रचनाहरू मेरो रचनाको बसाइबाट वाचन भएको तपाईँ चाहनुहुन्छ भने तपाईँले मलाई पत्रचार गर्न सक्नुहुनेछ पत्रचारको लागि हाम्रो ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघहर्स रत्नगर एक बगुलरचोक चितवन त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेलको लागि आरजे र one two three at gmail dot कममा पनि तपाईँले आफ्ना रचनाहरू इमेल गर्न सक्नुहुनेछ मेल गरेर पठाउन सक्नुहुनेछ र त्यसै गरी तपाईँले फेसबुक पेजमा पनि आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ फेसबुक पेजको लागि W W W dot Facebook dot com slash मेरो रचना डट फाइभलाई तपाईँले सर्च गर्नुभयो भने कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई भेट्नुहुनेछ अनि तपाईँले आफ्ना रचनाहरू त्यसमा पठाउनुभयो भने पनि म कहाँ आइपुग्नेछन् अनि तपाईँको रचनाहरूलाई म यो बसाइमा रहेर वाचन गर्नेछु प्रिय मित्र अब भने ढिलो नगरिकनै तपाईँको रचनाहरूलाई अगाडि सरसर्ती अगाडि जोड्न चाहन्छु मेरो हातमा मुक्तक रहेको छ यो मुक्तकलाई पठाउनु भएको हो मुना राणाजीले धादिङदेखि उहाँको रचनालाई अगाडि जोड्छु निराश छ मन निराश छ त किन किन निराशतन किन किन रोएछ मन किन किन सोध्छु प्रश्न आफैसँग सोध्छु प्रश्न आफैसँग बेकार लाग्छ जीवन किन किन बेकार लाग्छ जीवन किन किन निराश तन किन किन रोइरहेछ मन किन किन आफ्नो मन रोएका कुराहरू अनि निराश भएका कुराहरू त निराश भएर मन रोएका कुराहरू हुँदै थियो अनि आफैसँग प्रश्न सोधेका कुराहरू र बेकार लाग्छ जीवन भने खाएका कुराहरू थियो आफ्नो जिन्दगीदेखि हरेस खाएका कुराहरू अनि उहाँलाई भन्न चाहन्छु म आफ्नो जीवनदेखि हरेस नखानुहोस् अगाडि बढ्दै जानुहोस् अवश्य पनि तपाईँ सफल मान्छे बन्न सक्नुहुनेछ मुना राणाजीको रचनालाई मैले वाचन गरेँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा पूर्ण लिम्बुजीले धनकुटा डाँडा बजारदेखि पठाउनु भएको मुक्तक छ उहाँको पनि उहाँको मुक्तकलाई गाडी जोड्छु पापी काल लिन आउँछु भन्छ सपनीमा पापी काल लिन आउँछु भन्छ सपनीमा नर्क होइन स्वर्गमा घर बन्छ सपनीमा पापी काल लिन आउँछु भन्छ सपनीमा नर्क होइन स्वर्गमा घर बन्छ सपनीमा नचिनेका मान्छेहरू गाउँदै नाच्दै वनमा नचिनेका मान्छेहरू गाउँदै नाच्दै वनमा मेरो लास गाड्न खाडल खान खन्छ सपनीमा पापी काल लिन आउँछु भन्छ सपनीमा नर्क होइन स्वर्गमा घर बन्छ सपनीमा का पापी काल लिन आउँछु भन्छ सपनीमा निकै सुन्दर रचना आफ्नो काल अनि सपनामा देखिएका कुराहरू अनि नर्कमा होइन कि स्वर्कमा त्यो घर बनेका सपना देखिएका कुराहरू हुँदै थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि पूर्ण लिम्बू पूर्वेलीजीलाई पनि धेरै धेरै धन्यवाद छ धनकुटा डाँडा बजारदेखि यो रचनालाई उहाँले पठाइदिनु भयो आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइमा रहेर मैले वाचन गर्न पाइरहेको त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा मधुर मुस्कानजीले सन् सन्तपुर रौतहटदेखि पठाउनु भएको मुक्तक छ उहाँको पनि उहाँको मुक्तकलाई पनि अगाडि जोड्छु उनको मनको बगैँचामा फुल्न नसकेपछि उनको बगैँ मनको बगैँचामा फुल्न नसकेपछि नजिक भएका पसमा खुल्न नसकेपछि उनको मनको बगैँचामा फुल्न नसकेपछि नजिक भई एकापसमा खुल्न नसकेपछि कठै उसको आत्महत्या गर्यो अरे आज कठै उसले आत्महत्या गर्यो अरे आज कसै गर्दा नै उनलाई भुल्न नसकेपछि उनको मनको बगैँचामा फुल्न नसकेपछि नजिक भई एकापसमा खुल्न नसकेपछि सन्तपुर रौतहरदेखि मधुर हजुर मुस्कानजीले यो सुन्दर रचना पठाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना बसाइमा रहेर मैले वाचन गर्न पाइरहेको प्रिय मित्र बसाइमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला सुने तिम्रो खुसी त्यतै थियो रे सुने तिम्रो खुसी रे त्यसैले म आइन तिमीलाई दुःख दिन त्यसैले म आइन तिमीलाई दुःख दिन सुने तिम्रो खुसी देख्दै थियो अरे त्यसैले म आइन तिमलाई दुःख दिन त्यसैले म आइन तिमलाई दुःख दिन गर्थ्यौ तिमी बिना म त हुन्छु आधा हो भन्ने गर्थ्यौ तिमी बिना म त हुन्छु आधा साथ दिन्छु भन्दा जान्छु भन्दा फेरि के पर्यो र बाधा देखे तिम्रो माया फेरि छ क्या रे त्यसैले म आइन तिमीलाई दुःख दिन त्यसैले म आइन तिमीलाई दुःख दिन सताउँछ तिम्रै यादले मलाई रात दिन सताउँछ तिम्रै यादले मलाई रात दिन जति टाढा गए पनि तिमीलाई म बोल्दिनँ पनि तिमीलाई म भुल्दिन मिलन हुने आशाले नै बाँचेको थिएँ मिलन हुने आशाले नै बाँचेको थिएँ तिम्रो लागि सुखमाया साँचेको थिएँ त्यसै ठुला आँखा तरी रिसाइदिन् दिन्छे त्यसै ठुला आँखा तरी रिसाइदिन्छे कति माया गर्छौ भने जाँचेको थिएँ मिलन हुने आशाले नै बाँचेको थिएँ हृदयलाई प्रस्फोटन गराउने कसरी हृदयले प्रस्फोटन गराउने कसरी नदेखेको खुसीभित्रै नाचेको थिएँ तिम्रो लागि चोखो माया साँचेको थिएँ बसाल्न नखोज पुराना घाउहरू बल्झाउन नखोज पुराना घाउहरू तिम्रो लागि धेरै मन भाँचेको थिएँ तिम्रो लागि चोखो माया साँचेको थिएँ मिलन हुने आशाले नै बाँचेको थिए तिम्रो लागि चोखो माया साँचेको थिए तिम्रो लागि चोखो माया साँचेको थिए राजकुमार पौडेल टोकियो जापानदेखि लेख्नु भएको रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइँलाई तपाईँले सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जमा त्यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ प्रिय मित्र यो बसाइँमा रहेर हामी तपाईँकै केही साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ आज पनि सोही क्रममा हामी जुटिराखेका छौँ तपाईँकै रचना तपाईँकै भावना तपाईँकै गीत तपाईँकै कथा कविता हाइकु सबै विधाहरू समेट्ने गर्छौँ कार्यक्रम मेरो रचनाको व्यवसायमा रहेर तपाईँ पनि आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ भने कार्यक्रम मेरो रचनाको ठेगानामा तपाईँले आफ्ना रचनाहरू पठाउन सक्नुहुनेछ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा लक्ष्मण भन्तना श्रेष्ठजीले गोर्खादेखि पठाउनु भएको रचना छ हाल उहाँ अबुधाबी युएमा बस्नुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्छु यता टाल्यो उता फाट्छ म के छ यो जिन्दगी यता टाल्यो उता फाट्छ म के छ यो जिन्दगी कुरूप बन्यो ढल्छ टाल्दा टाल्दै च्यातिएछ यो जिन्दगी कर्जा लिँदै चल्न थाल्यो यो मुटुको धड्कन पनि कर्जा लिँदै चल्न थाल्यो यो मुटुको धड्कन पनि देखिए आज लिलामीमा छ यो जिन्दगी यता टाल्यो उता फाट्छ छ यो जिन्दगी के गुमाए के नै पाए बेहिसाब हो नफा घाट के गुमाए के नै पाए बेहिसाब नफा घाट खुसी खोज्दा आँसुसँग साटिए छ यो जिन्दगी यता टाल्यो उता फाट्छ छ जिन्दगी कुरूप बन्यो टाल्दा टाल्दै छ यो जिन्दगी टुट्न फुट्न झर्नु मात्रै नियतिको खेल हो कि टुट्न फुट्नु झर्नु मात्रै नियतिको खेल हो कि जतन गरी राख्दा पनि फाट्यो जिन्दगी यता टाल्यो उता फाट्छ छ जिन्दगी निधारमा लेखिएको कसले देखिया छ र यहाँ निधारमा लेखिएको कसले देखिया छ र यहाँ हिँड्दा हिँड्दै जाँदा दो बाटोमा छोडिए छ यो जिन्दगी यता टाल्यो उता फाट्छ मक्किएछ जिन्दगी कुरूप बन्यो टाल्दा टाल्दै च्यातिएछ जिन्दगी कुरूप बन्यो टाल्दा टाल्दै च्याति छ जिन्दगी निकै सुन्दर रचना आफ्नो जिन्दगीलाई मकिएका कुरा पाएका अनि त्यसै गरी कुरूप बनेका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि लक्ष्मण भन्तना शिरीषजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा यस्तै यस्तै साथ मैले पाइराखौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा सुरज गुरुङजीले लमजुङ टारदेखि पठाउनु भएको रचना छ उहाँको रोचनालाई पनि अगाडि जोड्छु यो समयमा तिमीलाई मैले एउटा खबर पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु हेर्नुहोस् पत्र लौ दुई आछिर पठाएको छु फलोस् फुलोस् तिम्रो जीवन यसै गरी फलोस् फुलोस् तिम्रो जीवन यसै गरी यो नसम्झनु जवाब पत्थर पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु शुभकामना तिमीलाई जनौ जन्मलाई शुभकामना तिमीलाई जनौ जन्म जिउने आधारको मिठो प्रहर पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु भू मलाई केही चाहिँदैन प्रिय चाहिँदैन भू मलाई केही चाहिँदैन प्रिय चाहिँदैन शङ्खनाद गर्नु तिमीले अस्ति पन्जर पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु खुसी मनाऊ हाँसखेल रमाऊ तिमी जिन्दगीमा खुसी मनाऊ हाँसखेल रमाऊ तिमी जिन्दगीमा त्यसैले त मैले यस्तो अवसर पठाएको छु हेर्नुहोस् पत्र लौ दुई अक्षर पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु तिमीलाई मैले एउटा खबर पठाएको छु निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि सुरज गुरुङजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा कृष्ण पौडेलजीले रुद्र भक्तपुर साथ हरैयादेखि पठाउनु भएको गजल छ उहाँको उहाँको गजललाई अगाडि जोड्छु मैले राखी उसलाई मुटुमा सजाएर मैले राखी उसलाई मुटुमा सजाएर उसले छोडी यसैमा द्वार चलाएर मैले राखी उसलाई मुटुमा सजाएर उसले छोडी त्यसैमा छुरा चलाएर उसलाई भुल्नै पर्ने खबर आएपछि उसलाई भुल्नै पर्ने खबर आएपछि उसको आएको छु खोलामा तस्बिर बगाएर आएको छु खोलामा तस्बिर बगाएर मैले राखी उसलाई मुटुमा सजाएर तरेनन् भगवानले नै जाल चढाएर भन्थे भन्दै तरेनन् भगवानले नै जल चढाएर रुदै पूजा गर्थे पुजारी शराब चढाएर मैले राखी उसलाई मुटुमा सजाएर गजल लेखेर बिग्रियो छोरो सोध्छन् गजल लेखेर बिग्रियो छोरो सोध्छन् मलाई सब सवरलन्त विदेश पठाएर मैले राखेँ उसलाई मुटुमा सजाएर मैले राखेँ उसलाई मुटुमा सजाएर उसले छोडी त्यसैमा छुरा चलाएर उसले छोडी त्यसैमा छुरा चलाएर कृष्ण पौडेल रुद्रपुर साथ हरियादेखि यो रचना पठाइदिनु भयो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ मैले पाइरहेको प्रिय मित्र व्यवसायमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सँगै रहनुहोला खोटे खोट मात्र ना मेरे पिरतीमा खोटे खोट मात्र किन मेरे पिरतीमा छोटे छोट मात्र ना मेरे पिरतीमा मन केमा फाट्यो केमा फाट्यो तिम्रो आफ्नो मन तिम्रो आफ्नै मन तिम्रो आफ्नै मन केमा फाट्यो केमा फाट्यो तिम्रो आफ्नै मन दोषै दोष मात्र किन मेरे पिरती माँ खोटे खोट मात्र किना मेरे ही पिरती माँ खोटे खोट मात्र किना मेरे पिरती माँ छोटे छोट मात्र किना मेरे पिरती राम्रे थोरे पिरते भन्छन् पर्खी बस्नु सानो सिउँदो तिम्रो भरौँला एक दिन बस्नु सानो सिउँदो तिम्रो भरौँला एक दिन कसम खाए तिमीसँगै मरौँला एक दिन आफूभन्दा तिमीलाई विश्वास गर्छु म आफूभन्दा तिमीलाई विश्वास गर्छु म त्यही विश्वास तिम्रो भर परौँला एक दिन बस्नु सानो सिउँदो तिम्रै भरौँला एक दिन मन थिएन कोरिया आउन बाध्यताले गर्दा आए मन थिएन कोरिया आउन बाध्य बाध्यताले गर्दा आए शङ्का सङ्कट हारी खुसी सधैँ छरौँला एक दिन सङ्कट हारी खुसी छरौँला एक दिन पर्खी बस्नु सिउँदो तिम्रो भरौँला एक दिन पर्खिँदैछु फर्कने दिन दिन गनी गनी पर्खिँदैछु फर्कने दिन गनी गनी सँगै बसी दुःख सुख भरौँला एक दिन सँगै बसी दुःख सुख भरौँला एक दिन पर्खिबस्नु सानो सि सिउँदो तिम्रो भरौँला एक दिन कसम खाए तिमीसँगै मरौँला एक दिन कसम खाए तिमीसँगै मरौँला एक दिन मनोज भट्टराईजीको रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु प्रिय मित्र कार्यक्रम मेरो रचनाको अब भने हामी लगभग लगभग अन्ततिर आइपुगिसकेका छौँ निकै सुन्दर रचना थियो मनोज भट्टराईजीको पनि तेरुथुम नेपालदेखि उहाँले पठाउनु भएको थियो यो रचनालाई हाल उहाँ कोरियामा हुनुहुन्छ र अन्तमा लेख्नु भएको छ कार्यक्रम मेरो रचना गाना निकै सुन्दर लाग्छ नछुट्याइकन इन्टरनेटमा सुन्छु भनेर लेख्नु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद यति धेरै माया गर्नुभएको कारणले गर्दा पनि कार्यक्रम मेरो रचनालाई हामीले यहाँसम्म ल्याउन सकेका छौँ यस्तै यस्तै साथ सधैँभरि पाइराखौँ प्रिय मित्र अब भने छुट्टिनुपर्छ कार्यक्रम मेरो रचना तपाईँलाई कस्तो लाग्यो आजको श्रृङ्खला सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला त्यसै गरी आफ्नो रचनाहरू तपाईँ कार्यक्रम मेरो रचनासम्म पठाउन चाहनुहुन्छ यो बसाइबाट वाचन भएको चाहनुहुन्छ भने पत्रचार गर्न सक्नुहुनेछ पत्रचारको लागि ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघर्स रत्नगर एक बकुलर चोक चितवन त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेलको लागि RJ Dipendra one two three at gmail dot com र तपाईँले फेसबुक पेजमा पनि आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ फेसबुक पेजमा तपाईँले आफ्ना रचनाहरू पठाउनको निम्ति W W W dot Facebook dot com slash मेरो रचना डट फाइभमा सर्च गर्नुभयो भने अवश्य तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई भेट्नुहुनेछ र आफ्नो रचनाहरू यहाँसम्म आइपुग्नको निम्ति तपाईँले रचनाहरू पठाउन सक्नुहुनेछ भन्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद ब्लगमा कार्यक्रम राखेर साथ दिनुहुने सबै मित्रहरूलाई पनि एकपटक धेरै धेरै धन्यवाद दिन चाहन्छु इन्टरनेटमा रेडियोमा सुन्नुभयो पुनः तपाईँलाई एकपटक धन्यवाद दिँदै सर्जकहरूप्रति आभार छु र प्रविधिमा रहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार फुल हो भन्थे माया उही माया मलाई किन माया मलाई किन काँडा भो कस्तो घाउ लाग्यो मनमा सम्झिरहने कस्तो घाउ लाग्यो मनमा घरी घरी झिरने किन होला उनकै तस्बिर कलेजीमा अल्झिरहने किन होला उनकै तस्बिर